नमस्कार अनि हार्दिक स्वागत छ आजको रात्रिकालीन दैनिकी कार्यक्रम भन्नुपर्छ कार्यक्रम गुड नाइट हेलो गुड नाइटमा उपस्थित जनाइसकेको छु म कार्यक्रम सञ्चालक हाँची भने मलाई कन्ट्रोल रुमबाट साथ दिँदै हुनुहुन्छ विभिन्न सहकर्मी मित्रहरू हुन्छ त मित्र तपाईँहरू पक्कै पनि बस्नु भएको छ कति बेला कार्यक्रम आउँछ हेलो गुड नाइट यसैको प्रतीक्षामा रहनुभएको थियो होला आज तपाईँको त्यो प्रतीक्षाको समय समाप्तिको साथसाथै तपाईँको रेडियो सेटमा उपस्थित जो जनाइसकेको छु तपाईँले भर्खर मात्र रेडियो टेन अन गर्दै हुनुहुन्छ भने यो नयाँ एफएम सतासी दशमलव छ मेगा हर्च यसमा रहेर तपाईँले पनि सुन्दै हुनुहुन्छ भने देश विदेशमा रहेर तपाईँले यति बेला सुन्दै हुनुहुन्छ नयाँ एफएम डट कम लगइन गरेर पनि हामीहरूलाई सुन्दै हुनुहुन्छ अह मित्र आज दिनभरि के काम गर्नुभयो आज मेला पेल को काम के कस्तो भयो तपाईँ थकानको महसुसमा नेत्राले धार्जो धार्जो च्याउँदै पनि छ बस्तीका बत्तीहरू क्रमशः बिस्तारिँदै क्रम बढिरहेको छ मित्रहरू अह आजको कार्यक्रम हेलो गुड नाइटमा तपाईँहरूलाई थाहै नै छ तपाईँले आफ्ना साथीहरूलाई सम्पर्कमा आएर आफूलाई पाँचजना साथीहरूलाई सम्झिने अनि हेलो गुड नाइट अनि सपनी भन्न पनि सक्नुहुनेछ भन्छौँ तसर्थ हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो तपाईँले डायल गर्नै पर्छ गर्नु सक्नुहुन्छ भन्छौँ शून्य सतहत्तर चार बिस तिन सय छत्तिस यसै टेलिफोन नम्बरमा आएर तपाईँले हामीहरूलाई तपाईँले हेलो गुड नाइट साथीहरूलाई शुभरात्रि शुभ सपनी पनि भन्न सक्नुहुन्छ कार्यक्रम हेलो गुड नाइटमा रहेर त मित्र तपाईँहरूलाई जानकारी छँदैछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिसमा आउनुहोस् अनि त्यसै गरी नेपालभन्दा बाहिर जहाँ सके जुन सबै हुनुहुन्छ हाम्रो अहिले अनलाइन मार्फत पनि सोध्दै हुनुहुन्छ भने नयाँ एफएम नयाँ डट एफएम हाम्रो स्क्याप आइडीमा पनि तपाईँ आउन सक्नुहुन्छ भन्छौँ आजको कार्यक्रम हेलो गुड नाइटमा रहेर तपाईँहरूलाई नै अबको कार्यक्रमको सुरुवातमै राख्न चाहन्छौँ यो साङ्गीतिक आवाज अनि उपस्थित हुनेछौँ कार्यक्रम हेलो गोर्खा आइटीमा काला रात हो यो कंची को काला रात चमक यो कान्छाको गला रातै गाँखा रातै भनिदियो गीतले कार्यक्रम हेलो गुड नाइटमा रहिसकेका छौँ तपाईँहरूमा आज आइसकेका छौँ आजको यस एपिसोडमा रहेर तपाईँले पनि भर्खर मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ नयाँ एफएम सतासी दशमलव छ मेगा हर्च तपाईँलाई कौल त लाग्न सक्छ भर्खर मात्र नयाँ पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम हेलो गुड नाइट तपाईँले प्रत्यक्ष रूपमा टेलिफोन सम्पर्क गरेर तपाईँहरूले नै आफ्नो मन परेका पाँचजना साथीहरूलाई गुड नाइट भन्न सक्नुहुन्छ तपाईँले त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिस डायल गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय अथवा देशभन्दा बाहिर हामीहरूले अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने नयाँ डट एफएम हाम्रो स्काइप आइडी यसमा पनि तपाईँले कल गर्न सक्नुहुन्छ भन्छौँ र त्यो भन्दा अगाडि अब हामीहरूले क्रमशः हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिसको बाटो हुँदै अहिले हाम्रो टेलिफोन सम्पर्कमा कहाँदेखि कोही मित्र आइसक्नु भएको छ उहाँलाई म सम्पर्कमा लिन्छु मित्र कहाँदेखि को बोल्नुभयो मित्र बाँकीको भण्डारादेखि सागर केसी सागर केसी बाँकीको भण्डारामा रहेर के गर्दै त सागर केसीले यत्तिकै बस्दै हो यत्तिकै बस्नुको अलावा केही छैन केही छैन हुन्छ त सागरजी हाम्रो कार्यक्रम हेलो गुड नाइट कतिको सुन्ने गर्नुहुन्छ एकदमै सुन्छु सु एकदमै सुन्ने एकदमै सुन्ने मान्छेले पक्कै पनि सल्लाह सुझाव के छ पक्कै पनि दिनुहुन्छ त्यस्तो छैन पछि भएमा दिउँला नि भयो अवश्य दिनुहुन्छ सागरजीले हुन्छ त सागरजी आज हाम्रो कार्यक्रम हेलो गुड नाइटमा आउनु भएको छ तपाईँले मन परेका पाँचजना साथीहरूलाई हेलो गुड नाइट भन्न सक्नुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि प्राविधिकमा बस्नुभएको दादालाई प्राविधिक दादालाई ल धन्यवाद अनि मेरो साथी पुरैलाई पुरैलाई हुन्छ त सागरजी अहिले छुट्टिन्छौँ नमस्कार मित्र भर्खर मात्र हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको थियो खाँचीको बाँकीदेखि सागर खड्का भन्दै हुनुहुन्थ्यो उहाँले अझै साथीहरूलाई सम्झँदै हुनुहुन्थ्यो उहाँले सबै साथीहरूलाई सम्झेर गइसक्नु भएको छ तपाईँले पनि यस्तै साथीहरूलाई सम्झन समर्पण अथवा हेलो गुड नाइट भन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिसको बाटो हुँदै आउन सक्नुहुन्छ कार्यक्रम हेलो गुड नाइटमा हुन्छ त मित्र तपाईँले पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिस डायल गर्न सक्नुहुन्छ त्यसै गरी आउन सक्नुहुन्छ हेलो गुड डाइडेमा अहिलेको हाम्रो टेलिफोन सम्पर्कमा कहाँदेखि कोही मित्र आइसक्नु भएको छ हेलो हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो मित्र म सन्धि खड्कादेखि सरोज खड्का सन्धि खड्कादेखि सरोज खड्का सन्धि खड्कामा रहेर सरोजजीले के गर्दै अहिले कम्प्युटर सिक्दै ए कम्प्युटर सिक्दै यसको अलावा अरू के गर्नुहुन्छ त केही पनि गर्दैन ए यसको मतलब कम्प्युटर सिक्दै यो खाली टाइमलाई सदुपयोग गर्दै हुनुहुन्छ हजुर हुन्छ त सागर सरोजी तपाईँले पनि हाम्रो हेलो गुड नाइटमा आउनु भएको छ साथीहरूलाई सम्झना समर्पण गर्नुभएको छ तपाईँले हाम्रो कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ म एकदमै सुन्ने गर्छु एकदमै सुन्ने मान्छेले पक्कै पनि कस्तो छ सल्लाह सुझाव दिन सक्नुहुन्छ अहिले छैन पछि भयो तिमीलाई ए भए पक्कै पनि दिन नभुल्नु होला है त सरोजी हुन्छ त सरोजी आजको हाम्रो यो काले कार्यक्रम हेलो गुड नाइटमा आउनु भएको छ तपाईँले पाँचजना साथीहरूलाई सम्झना समर्पण एन्ड हेलो गुड नाइट भन्न सक्नुहुन्छ मेरा साथीहरू मुनराम कुवर मुनराम खड्का र सन्तोष टन्डन कृतिम राय माझी आदि हुन्छ त सरोजी हाम्रो टेलिफोन सम्पर्कमा Hmm. अनेकौँ दिनहरूमा पनि आउँदै गर्नु होला भन्दै अहिलेलाई छुट्टिन्छौँ नमस्कार है त नमस्कार मित्र भर्खर मात्र आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सन्धि खर्कादेखि सरोज खड्का भन्दै हुनुहुन्थ्यो उहाँले खाली टाइमको सदुपयोग गर्दैछु पनि भन्दै हुनुहुन्थ्यो आफ्नो पाँचजना साथीहरूलाई सम्झना समर्पण अनि हेलो गुड नाइट भनेर गइसक्नु भएको छ श्रोता मित्र तपाईँहरूले पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिस डायल गर्दै गर्नुहोस् र हाम्रो नयाँ डट एफएम मार्फत पनि स्काइप अनलाइन आउन सक्नुहुन्छ त्यतिन्जेलको लागि हाम्रो यो साङ्गीतिक आवाज मित्र तपाईँहरूमा माझ रहेर भर्खर म अनि सुन्दै थियौँ कार्यक्रम हेलो गुड नाइटमा रहेर तपाईँहरूमा आज कार्यक्रम हेलो गुड नाइटमा यसभन्दा अगाडि आउनुभएको थियो सन्धि खर्काबाट सरोज खड्का तपाईँले पनि यस्तै आफ्नो साथीहरूलाई हेलो गुड नाइट भन्न सक्नुहुन्छ त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस तिन सय छत्तिस डायल गर्नुपर्ने हुन्छ श्रोता मित्रहरू र हाम्रो अनलाइन मार्फत तपाईँले विश्वको जुनसुकै ठाउँमा पनि सुन्दै हुनुहुन्छ भने जहाँ त्यहीँ रहेर हामीलाई कल गर्न सक्नुहुन्छ त्यसको लागि हाम्रो स्काइप आइडी हो नयाँ डट एफएममा रहेर पनि जानकारी गराउन सक्नुहुन्छ हुन्छ त श्रोता मित्रहरू अलिकति रातको समय छ सुत्ने तयारी गर्दै हुनुहुन्छ निद्राले चापिसकेको छ निद्राको बावजुदका पनि तपाईँले अलिकति थकानको महसुसका साथ सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो गुड नाइट कति बेला आउँछ भन्ने थियो पक्कै पनि आयो तपाईँले फोन लगाउनुहुन्छ साथीहरूलाई सम्झना समर्पण एन हेलो गुड नाइट भन्न सक्नुहुन्छ अहिले भने हाम्रो टेलिफोन सम्पर्कमा कहाँदेखि कहीँ मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार मित्र कहाँदेखि को बोल्नुभयो त मित्र अर्घाखाँचीको सन्धिखारकाबाट मनराम कुवर मनराम कुँवरजी अलि टाठो बोलिदिनु होला है त तपाईँको आवाज अलिक कम आइरहेको छ हजुर हजुर रहेर तपाईँले के गर्दै हुनुहुन्छ कम्प्युटर सिक्दै हो कम्प्युटर यसभन्दा अगाडि के गर्नुहुन्थ्यो त त्यसभन्दा अगाडि एसएलसी दिएको है पहिला पढ्दै ए एसएलसी यसको मतलब यो खाली टाइमको समयलाई सदुपयोग गर्दै हुनुहुन्छ हुन्छ त रामजी हाम्रो कार्यक्रम हेलो गुड नाइट कतिको सुन्ने गर्नुहुन्छ समय मिलेसम्म सुनिन्छ समय मिलेसम्म पक्कै पनि सुन्नुहुन्छ हुन्छ त रामजी हाम्रो कार्यक्रम हेलो गुड नाइटमा आउनु भएको छ तपाईँहरूले पनि आफ्ना पाँचजना साथीहरूलाई हेलो गुड नाइट शुभ पनि भन्न सक्नुहुन्छ सर्वप्रथम त तपाईँलाई प्राविधिक दाजुलाई धन्यवाद अनि सरज खड्का रमेश गुवार जियाम छेत्रीलाई गुड नाइट भन्न चाहन्छु हुन्छ त मैले रामजी हाम्रो टेलिफोन सम्पर्कमा अनेकौँ व्यवसायहरूमा पनि आउँदै गर्नु होला भन्दै अहिलेलाई छुट्टिन्छौँ नमस्कार नमस्कार हाम्रो टेलिफोन सम्पर्कमा भर्खर मात्र आउँदै हुनु आउनु भएको थियो अर्घाखाँचीको सन्धि खर्कबाट मडराम कुँवर भन्दै हुनुहुन्थ्यो उहाँले आफ्नो साथीहरूलाई हेलो गुड नाइट शुभ सपनी भनेर गइसक्नु भएको